एकैले हुँदैन र बिछोड पछि भेट एकैले हुँदैन र बिछोड पछि भेट दिन दिन्छ दैवले बिछो शहरू जब पर पर छ मिलन का आशहरू जब पर पर छ 的。 काठ जले कोयला हुन्छ कोयला जले खरानी काठ जले कोइला हुन्छ कोयला जले खरानी छोड पछि भेट किन दिन्छ दैवले